हातैमा भेटेको थियौँ कि मेरी सुन्दरी तारा टिप्न गए कसरी म तिम्रो छोडी तिमी भने मेरो सोन परी ओ राजकुमारी मेरी पैसाले चढेको तिमी सधैँ सुताउने क्लबिङ जाने बानी तिमीलाई कसले सम्हाउने तिमीलाई सम्हाल्छ कसले छाती मुनि लत्रा कपडा ढाकिदिनु पर्ने तिमीलाई सम्हाल्छ कसले कति आँखा लाउँछ नलाई ढालिदिनु पर्ने कसम ढालिदिन्छु म्यासले साइनो ल्याउन